thank you शीर्षक लिटमस केबल नेपालको सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी उत्कृष्टतामा विश्वास गुणस्तरीय नेपालको सबैभन्दा ठुलो केबल फ्याक्ट्री हरेक तारमा पुनः डायमिटरको पक्का ग्यारेन्टी भएको लिटमस केबल लगाऊ बिजुलीको बिल घटाऊ बुटवलमा रहेको लिटमस केबल क्वालिटीमा नम्बर वान हुनुको राज हो एडभान्स जर्मन टेक्नोलोजी लिटमस केवलद्वारा प्रायोजित कार्यक्रम मुक्तक मालाको समय आज पनि श्रोता शुरू भइसक्यो सधैँ चाहिँ मदन भण्डारी कार्यक्रम मुक्तक माला लिएर तपाईँहरू समक्ष उपस्थित भइसकेको छु मलाई प्रविधि समेसनमा कविता श्रेष्ठजीले सधैँ चाहिँ साथ दिइरहनु भएको छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ मेगार्चमा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ त्यस्तै WWW dot Radio Vision dot com dot NP login गरेर संसारभर साथ अहिले तपाईँले हामीलाई सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ कार्यक्रम मुक्तक मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू राख्ने गर्छौं मुक्तकारहरूसँगको भलाकुसारी राख्ने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौ आजको यो अंकमा कार्यक्रमको आधा भाग हामी दुईवटा मुक्तक संग्रह संग्रहभित्रबाट छ छवटा मुक्तक सुन्नेछौं र कार्यक्रमको आधा भाग तपाईँहरूले नि मायाले पठाउनुभएका मुक्त खरबहरू म आलो पालो जोड्नेछु केही समय अघि पाठक समक्ष आएको मुक्तकार बाबुराम पोखरेलजीको गोलढुङ्गो र मुक्तकार राधा भट्टराईजीको उपासना मुक्तक संग्रह अहिले मसँग रहेको छ हामीले मुक्तक मालाकै एउटा अङ्कमा यी दुवै संग्रह विमोचनको झलक तपाईँहरू समक्ष राखिसकेका छौ आज यिनै मुक्त संग्रहबाट केही मुक्तक हामी सुन्नेछौ तत्पश्चात तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू मसँग छँदै नै छन् कार्यक्रम सुन्दै रहनुहोला हामी सँगै रहनुहोला मलाई न पर्खिन्छ न खोज्छ कसैले म बेटुङ्गो न मलाई न पर्खिन्छ न खोज्छ कसैले म बेटुङ्गो न हुँ सबैको ध्यान कोसातिर जान्छ आखिर म त बुङ्गो न हुँ विश्राम या बास मेरो जुन चौडिलोमा पनि हुन सक्छ आखिर भिरालो पहाडबाट खुस्किएको गोलठुङ्गो न यो मुक्तक मुक्तकार बाबुराम पोखरेलजीको उहाँकै मुक्तक संग्रह गोलढुङ्गोबाट मैले मुक्तक लिएँ आजको कार्यक्रम मुक्तक कलामा श्रोता मुक्तकार बाबुराम पोखरेलजीका यिनै मुक्त खरबहरूसँगै मैले मुक्तकको सिलसिला शुरू गरे अब भने हामी मुक्तकार बाबुराम पोखरेलजीको गोलढुङ्गो मुक्तक संग्रहभित्रबाट केही मुक्त खरबहरू सुन्नेछौं झुपडी उडायो हावाले पालमा सु झुपडी उडायो हावाले पालमा सु स्वतन्त्र बस्ती म बिना दिवालमा सु जिन्दगी मेरो हिलै हिलो छ सेल मानौ म त धमिलो हालमा गोलढुङ्गो मुक्तक संग्रह बाबुराम पोखरेलजीको दोस्रो मुक्तक संग्रह श्रोता योभन्दा अघि उहाँले शब्द चित्र मुक्तक संग्रह पाठक समक्ष ल्याइसक्नु भएको छ मलाई नै फिट्न भन्दै सधैँ सधैँ आतुर तिमी मलाई नै फिट्न भन्दै सधैँ सधैँ आतुर तिमी जति टाढा गए पनि कहिल्यै हुन्नौ दुर तिमी सुन्दरताको व्याख्या गर्दा यति भने पुग्छ तिम्रो म कालो फलाम होला उज्जवल कोहिनोर तिमी आहा यो मुक्तक हजुर बाबुराम पोखरेलजीको नै मुक्तक संग्रह कुलढुङ्गोबाट नै माग्नेले पनि सबै चिज माग्न छोली पाउँदैन म अर्को मुक्तक राख्दैछु माग्नेले पनि सबै चिज माग्न छोली पाउँदैन मेरो माग्नु पर्दा सास रोकिन्छ बोली आउँदैन खोलासँग प्यास मेटाउन सक्ने क्षमता भए पनि तिर्खा लाग्यो भन्दैमा कहिल्यै खोली पाउँदैन नेपाल मुक्त प्रतिष्ठान प्रदेश नम्बर एक शाखाका अध्यक्ष बाबुराम पोखरेलजी उहाँको घर विराटनगर जन्म खोटाङ मुक्तक संग्रह गोलढुङ्गो मसँग छ म मुक्तक संग्रह गोलढुङ्गोबाटै मुक्तक लिइरहेको छु बेमेल त उसलाई मन पर्दैन हरदम मिल्नमै रमाउँछ बेमेल त उसलाई मन पर्दैन हरदम मिल्नमै रमाउँछ अरिङ्गाल माउरी खिलगाड्ने गरी चिल्नमै रमाउँछ कत्रो छ आफ्नो घाँटी त उसले कहिल्यै हेरेन बिचरा जत्रो होस् उता फेला परेको हड्डी निल्नमै रमाउँछ आहा निकै सुन्दर मुक्तकरबहरू हामीले भित्र पाउँछौ आजलाई भने गोलढुङ्गो मुक्तक संग्रह भित्रबाट अन्तिम मुक्तक म लिन्छु कमजोरहरूको दोष यहाँ मानु होइन पाथी हुन्छ कमजोरहरूको दोष यहाँ मानु होइन पाथी हुन्छ जिउ कन्याउँदासम्मलाई बुवासो पनि साथी हुन्छ भन्न पनि दुःख लाग्छ त्यस्तो देशको बासिन्दा म निकै ठूलो अपराधी चाहिँ कानून भन्दा माथि हुन्छ निकै नै मिठो व्यङ्ग्य मुक्तकार बाबुराम पोखरेलजीको मुक्तक संग्रह गोलढुङ्गोबाट मैले केही मुक्त खरबहरू तपाईँहरू समक्ष राखे भने हामी एउटा गीत सुन्नेछौ सत्यराज आचार्यजीले गाउनु भएको सुविधा गुरागाईजीले लेख्नु भएको दीपक शर्माजीले संगीत भर्नु भएको गीत हामी तपाईँहरू समक्ष राख्छौ तत्पश्चात आउनेछु म मुक्तकार राधा भट्टराईजीको उपासना मुक्तक संग्रहभित्रबाट केही मुक्त खरबहरू लिएर अहिले भने यो मिठो गीत तपाईँहरू समक्ष श्रोता नलाएको मायाले झन्रुवायो बरी नलाएको मायाले झन्रुवायो बरी नघोचेको काँडाले नखोजेको काँडाले झन् दुखायो बरी नलाएको मायाले झन् डुबायो लाएको मायाले झन् डुबायो बरी जङ्घर तारू लक्ष्यमा पुग्न जङ्घर तारौँ भन्ने थियो लक्ष्यमा पुग्न जङ्घर तरुँ भन्ने थियो लक्ष्यमा पुग्न पत्याको खोलाले झन बगायो बरी नघोचेको काँडाले नघोचेको काँडाले झन् दुखायो बरी नलाएको मा केवलद्वारा प्रायोजित कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ आजको कार्यक्रम मुक्तक मालाको आधा भाग हामी मुक्तककार बाबुराम पोखरेलजीको गोल्डुङ्गो र मुक्तककार राधा भट्टराईजीको उपासना मुक्तक भित्रबाट मुक्तक सुन्नेछौ आधा भाग तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका मुक्त खराबहरू मसँग छन् भनेर मैले कार्यक्रमको प्रारम्भमा नै तपाईँहरू समक्ष जानकारी बाँडेको थिएँ हामीले मुक्तकार बाबुराम पोखरेलजीको मुक्तक संग्रह गोलढुङ्गो भित्रबाट मुक्त त सुनिसक्यौं अब सुन्नेछौ उपासना मुक्तक संग्रह भित्रबाट केही मुक्त मुक्तकार राधा भट्टराईजीको सागरको छाल होइन किनारलाई छोएर जाने सागरको छाल होइन किनारलाई छोएर जाने हातको मैला जस्तो होइन पानीले थोएर जाने मेरो मायामा विश्वास छ त्याग छ समर्पण छ हिउँ होइन यो पक्ली चुपचाप रोएर जाने मुक्तकार राधा भट्टराईजीको उपासना मुक्तक संग्रहभित्रबाट मैले मुक्तक राखेँ मतलबीले मूल्य हेर्छ माया गर्नेले चिनो हेर्छ अर्को मुक्तक म लिइहाल्छु मतलबीले मूल्य हेर्छ माया गर्नेले चिनो हेर्छ सिकर्मीले आरो हेर्छ चोरले उसकै छिनो हेर्छ सबको आफ्नो हेराई हुन्छ आफ्नै दाउ हुन्छ परेवाले बिस्कुन हेर्छ गिद्धले चाहिँ सिनो हेर्छ मुक्तकका राधा भट्टराईजी नेपाल मुक्तक प्रतिष्ठान प्रवेश नम्बर एक शाखा कोषाध्यक्ष हुनुहुन्छ उहाँको जन्म चैनपुर सङ्खुवा सभा हो भने हाल उहाँ इटहरीमा हुनुहुन्छ बाली हुर्काउन बढाउन झार पर्छ बाली हुर्काउन पढाउन जिलाइरहनु पर्छ जसरी बिरामीलाई जीवन जल पर्छ सम्बन्ध भनेको पटुका होइन सारीको आँचल हो जसलाई सम्हाल्न बारम्बार मिलाइरहनु पर्छ आहा अर्को मुक्तक म सँगसँगै जोड्छु तिमी चाँदनी हुनु म मिठो रात हुन्छु तिमी चाँदनी हुनु म मिठो रात हुन्छु तिमी भास्कर हुनु म प्रभात हुन्छु परिवर्तन हुँदै जाउँ ऋतुहरूसँगै तिमी सावन हुनु म बर्सात हुन्छु उपासना मुक्तक संग्रह मुक्तकार राधा भट्टराईजीको पहिलो मुक्तक संग्रह हो म आज कार्यक्रमको यो पसाईमा उहाँकै मुक्त संग्रह भित्रबाट केही मुक्त खराबहरू राखिरहेको छु अर्को मुक्तक म लिइहाल्छु रुखा सुखा दुई छाक टार्न शङ्खचक्र खियाइरह्यो रुखा सुखा दुई छाक टार्न शङ्खचक्र खियाइरह्यो दाजु भाइको पसिनाले परदेशी माटो सिँचाइरह्यो कर्तव्य र जिम्मेवारी उसकै काममा नपुगेर नियतिले छानी छानी चोटमाथि चोट दिलाइरह्यो उपासना मुक्तक संग्रहभित्रबाट आजको व्यवसायको लागि भने म अन्तिम मुक्तक लिन्छु सुनामी तिम्रो दिल सङ्गाल्न फूलको हत्या गरेकी छु सुनामी तिम्रो दिल सङ्गाल्न फूलको हत्या गरेकी छु बहकिने तिम्रो मन अंगाल्न फूलको हत्या गरेकी छु थाहा छ फुलको पर्वा छैन तिमीलाई टिप्न सक्छौ पत्थर जस्तो मुठु पगाल्न फुलको हत्या गरेकी छु उहाँ हुनुहुन्थ्यो मुक्तकार राधा भट्टराईजी मैले मुक्तक लिएँ उहाँकै भर्खरै पाठक समक्ष आएको मुक्तक संग्रह उपासना भित्रबाट अब भने श्रोता हामी अर्को एउटा गीत सुन्छौं मसँग यो समयमा एलिना चौहानजीले गाउनु भएको सप्त संगीत सुनिल विशीजीको रहेको निकै नै मिठो गीत छ गीत पश्चात आउनेछु तपाईँहरूकै मुक्त खरबहरू लिएर आउनेछु कार्यक्रम सुन्दै गर्नुहोला यो मिठो गीत तपाईँहरू समक्ष अबको क्रममा श्रोता सबैभन्दा ठुलो केबल कम्पनी प्रयोग गर्छ एडभान्स जर्मन टेक्नोलोजी यो लिटमस केबल बिजुलीको तारमा नम्बर 1 क्वालिटी एडभान्स जर्मन टेक्नोलोजीबाट उत्पादित गुणस्तरको पहिचान लिटमस केबल क्वालिटीमा नम्बर 1 यो लिटमस केबल रेडियो भिजन तपाईँको रेडियो तपाईँकै आवाज लिटमस केबल लगाऊ बिजुलीको बिल खटाऊ लिटमस केबलद्वारा प्रायोजित कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ श्रोता अब पनि म तपाईँहरूले नै पठाउनु भएका मिठा मिठा मुक्त करबहरूको साथमा रहनेछु कार्यक्रमको आधा भाग ढिला नगरी म तपाईँहरूले नै पठाउनु भएका मुक्त करबहरू आलो पालो जोड्न चाहन्छु भिडमा बेग्लै पहिचान बनाउनु सानो कुरा होइन भिडमा बेग्लै पहिचान बनाउनु सानो कुरा होइन र कमिलोले हात्तीलाई हराउनु सानो कुरा होइन मुक्तक लेख्नेलाई साहित्यकार नमान्नेले सुन्नुहोस् गागरमा लगेर सागर अटाउनु सानो कुरा होइन हो नि सानो कुरा हुँदै होइन यो मुक्तक मुक्तकार एसपी असफलजीको फेदी खोला तीन गहतेरा सिङ्जा उहाँको घर हो एक्ला एक्लै जीवन काटेर पनि चोखुमाया हुन्छ एक्ला एक्लै जीवन काटेर पनि चोखुमाया हुन्छ आउँछु भन्दै ढाँटेर पनि चोखुमाया हुन्छ चाहिएको सबै पुर्याउने त छोडिदिए परदेशी जापो रुमाल साटेर पनि चोखोमाया हुन्छ यसरी मुक्तकार मुक्तक लेख्दै हुनुहुन्थ्यो हजुर मुक्तकार हुनुहुन्छ एसपी असफल सी फेदी खोला तीन गतेरा हजुर सिङजा उहाँको घर हो मुक्तक मिठो लेख्नुहुन्छ मुक्तक मालाको नियमित बसाईमा निकै मिठो माया मार्दै गर्नुहुन्छ आउँदै गर्नुहुन्छ हामीहरू समक्ष यसरी नै अर्को मुक्तक म कार्यक्रममा जोड्छु मसँग मुक्तक छ रोशन खड्काजीको दारमा पाँच सल्यान उहाँको घर हो दुःख शुरू हुन्छ फेरि तनाव सुरु हुन्छ दुःख शुरू हुन्छ फेरि तनाव शुरू हुन्छ बेला बेला समयको दबाव शुरू हुन्छ यो मानव जीवनमा यति शास्ति छ कि एउटा सकिन्छ अर्को अभाव सुरु हुन्छ है रोशन खड्काजीको यो मुक्तक दारमा पाँच सल्यान घर हो अर्को मुक्तक उहाँसँग छ सुन्दर शेर्पाली बिन्दासीको त्रिवेणी दुई सिमरोतो रुकुम पश्चिम उहाँको घर हो गर्दैछ अचेल विश्वासघातका कुराहरू अचम्म लागेर आउँछ गर्दैछ अचेल विश्वासघातका कुराहरू अचम्म लागेर आउँछ उज्यालो भएसी फेरिहाल्छ रातका कुराहरू अचम्म लागेर आउँछ हिजो जातीय विभेद विरुद्ध युद्ध लड्छु भन्ने कमरेड आज आफैले गर्छ जातपातका कुराहरू अचम्म लागेर आउँछ सुन्दर शेर्पाली बिन्दासीको यो मुक्तक कार्यक्रममा मैले जोडे नियमित रूपमा आउँदै गर्नुहुन्छ उहाँ पनि अर्को मुक्तक छ मसँग सुनाखरी निर्मला आचार्यजीको निर्पात छ खोटाङ उहाँको घर हो जति हुनु छ दुःख त्यो त जस्तो गरीबलाई छ जति हुनु छ दुःख त्यो त जस्तो गरीबलाई छ अरे यार मेरो त जताततै कमाई नै कमाई छ हेर्न मलाई आज खोजे आजै जागिर पक्का किनकि मन्त्रालयमा पनि मेरो आफ्नै भाइ छ ओहो हो सुनाखरी निर्मला आचार्यजी हुनुहुन्थ्यो अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ गोविन्द खनालजीको हरिनाश चार धरमपानी सेङ्जा उहाँको घर हो तिम्रो जीवनमा फूल बन्न सकु म तिम्रो जीवनमा फूल बन्न सकुम प्रतिकूलमा अनुकूल बन्न सकुम म दुःख सुखका हरेक चाल घुम्तीमा करेको चिसो मूल बन्न सकुम नियमित रूपमा आज मुक्तक मालालाई मुक्तक पठाइरहनुहुने आदरणीय प्रिय मुक्तकारहरूको मुक्तक मलिरहेको छु गोविन्द खनालजीको मुक्तक अहिले मैले राखे औ भने अर्को मुक्तक म लिन्छु अनमोल डीसीजीको बचाङ बुडखोरी उहाँको घर हो सँगसँगै हामी एउटा गीत सुन्नेछौं मसँग यो समयमा स्वर तथा संगीत खेमराज गुरूङजीको रहेको टिका चामलिङजीले लेख्नु भएको गीत रहेको छ मुक्तक छ अनमोल डिसीजीको मुक्तक छ पहिले अनमोलजीको गीत हामी सँगसँगै सुन्ने नै तसँगको सबैले बिहे गरे भन्नुहुन्छ आमा तसँगको सबैले बिहे गरे भन्नुहुन्छ आमा बिहान बेलुका आँसु झरे भन्नुहुन्छ आमा परदेश गएको पनि वर्षौं बितिसक्यो छोरा कति जन्मिए कति भरे भन्नुहुन्छ कति हिँडु अल्लारे भएर रे भएर दिन रात घाम पानी सहेर घाम पानी सहेर कति हिँडु अल्लारे भएर दिन रात घाम पानी सहेर आलु मले बुहारी चाहियो भन्छे मले, बुहारी चाहियो भन्छे मले पनि फेरिन्छ छिनछिना ढल्किँदैछ जो भन्ने दिन्दिन ओ मन पनि फेरिन्छ छिनछिना ढल्किँदैछ जो भन्ने दिन्दिन कति हिँड्यो हावा झै भएर दिन त घम पानी सहेर आलु त किरतीले जिन्दगी रसाउने पालि घर जाम बसाउँथी किरतीले जिन्दगी रसाउँथी कति हिँडु एक्लै बर भएर दिन रात घाम पानी सहेर आलु त मले बुहारी चाहियो मले बुहारी चाहियो कति हिँडु अल्लारे भएर दिन रात घाम पानी सहेर आलु त मले बुहारी चाहियो भन्छ मले लिटमस केवलद्वारा प्रायोजित कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ कार्यक्रम मुक्तक मालाको आजको यो वसाईमा अहिले भने म तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त खराबहरू जोडिरहेको छु टाढै भएका पनि नजिक हेर्छन् टाढै भएका पनि नजिक हेर्छन् बकुल्लाले जस्तो ध्यान लगाई हेर्छन् जीवित हुँदासम्म खबर नसोध्नेहरू मरेपछि कात्रो फर्काई फर्काई हेर्छन् निकै मनै सक्क बनाउने यो मुक्त मुक्तकार प्रसिद्ध कुँवरजीको मानपा चौध माया खोला सिक्री स्याङ्जा उहाँको घर हो प्रसिद कुँवरजी पनि नियमित रूपमा आउँदै गर्नुहुन्छ अनि त्यस्तै नियमित रूपमा मिठो माया बाँड्नुहुने अर्को एकजना मुक्तकार हुनुहुन्छ हिउँकला हाँसी खतिवड़ाजी कैलाली उहाँको घर हो उहाँको मुक्त कबको क्रममा म तपाईँहरू समक्ष राख्दैछु छोडी गयो आफ्नो पन जनाई केही गुनासो छैन छोडी गयो आफ्नोपन जनाई केही गुनासो छैन तिमीले नगरिने माया मलाई केही गुनासो छैन तिम्रो दुई आँखाको नानीमा बस्ने मन हुँदा हुँदै पनि सम्बन्ध तोड्यौ हार्दिक बधाई केही गुनासो छैन न्यौकला हाँसी केही गुनासो छैन भन्दै हुनुहुन्थ्यो मुक्तकमा यसरी अर्को मुक्तक गंगाराम बुढा मगर्जीको छ श्रोता मसँग मुसिकोड दस रुकुम पश्चिम उहाँको घर हो अधिकार जमै अर्कैले छुँदा मन दुखेको हो अधिकार जमै अर्कैले छुँदा मन दुखेको हो मेरो मनपर्ने चिज मेरो नहुँदा मन दुखेको हो बिहेमा मलाई कि हो या माइती सम्झेर हिजो खुम्टोभित्र तिमी रुँदा मन दुखेको हो के मार्मिक ढङ्गले गङ्गाराम बुढा मगरजी मुक्तक मालाको यो अङ्कमा अर्को मुक्तक धामी गम्भीरजीको मसँग छ बसाङ उहाँको घर हो लाउँछु भन्यो फिरती केही पनि छैन लाउँछु भन्यो फिरती केही पनि छैन आफ्नो त उन्नति प्रगति केही पनि छैन चोखो मनसँग माया लाउने भए आऊ मसँग त धन सम्पत्ति केही पनि छैन निकै मिठो अनुरोध मुक्तक मुक्तकार गगन धामी गम्भीरजीको अर्को मुक्तक छ मसँग जगत थापाजीको बचाङ मायाको घर हो तिम्रा पनि होलान् कोही खास नदेखाउँदा हुन्छ तिम्रा पनि होलान् कोही खास नदेखाउँदा हुन्छ कति बसौँ यो मन बनाई उदास नदेखाउँदा हुन्छ जोसँग तिम्रो औकात मिल्छ उसैसँग जाऊ भयो अब मलाई मायाको आस नदेखाउँदा हुन्छ उहाँ हुनुहुन्थ्यो मुक्तकार जगत थापाजी बझाङ उहाँको घर हो जगत थापाजी आउँदै गर्नुहुन्छ मुक्तक मालाको नियमित बसाईमा मिठो माया बाँडेर अर्को मुक्तक मसँग छ सूर्य गिरिजीको माछापुछ्री पाँच कास्की पोखरा उहाँको घर हो मुक्तककार सूर्य गिरिजीको मुक्त कहिले मसँग हुँदा प्रमोद खरेलजीले गाउनु भएको गीत पनि छ अविनाश थापाजीले लेख्नु भएको आशिष अविरलजीले संगीत भर्नु भएको हामी पहिले मुक्तक सुनौ मुक्तककार सूर्य गिरिजीको सँगसँगै गीत ma जोड्ने नै छु खेलौँ हुन्छ मायाको खेल रात परेपछि खेलौ खेलौ हुन्छ मायाको खेल रात परेपछि ओहिरो लाग्छ सम्सनाको खेल रात परेपछि त्यही मोरीले मोहनी पो लगाइछ कि मलाई निन्द्रा लाग्ने छोडिसक्यो अचेल रात परेपछि मेरा ला सायरी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 गीत छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै के भागमा परु नमस्कार शुभरात्री चौतरी को बर पीपल मायालु को नजारा माया सँगै बस्ने रहरा रमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो राम्रो सिगारेर साथी राम्रो मिलेर माया राम्रो दिलै खोलेर रुपे राम्रो सिगारेर साथी राम्रो मिलेर माया राम्रो दिलै खोलेर रमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो केटी हेर्नु इलामार पास्तर कि तापले जुङको तोङबा सुकुटी झापा खेती केटी हेर्नु इलामार पास्तर कि तापले जुङको तोङबा सुकुटी यो जता हेरे पनि हजुर पूर्वै रमाइलो जता हेरे पनि हजुर पूर्वै रमाइलो